अभिव्यक्तिको अर्को माध्यम उद्गार यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ हाँसी हिँड्छन् पथिकहरूको दर्दको आज सुन्छ मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ एउटै सानो सरल कृतिमा पूर्ण संसार देऊ एउटै सानो सरल कृतिमा पूर्ण संसार देऊ राष्ट्रकवि माधव घिमिरे यही कविताबाट आजको उद्गारको उठान गर्नुको अर्थ पनि छ छन्द कार्यक्रम उद्गारको हातमा छ कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौं अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा भने पृथक विषयको उठान गर्छौ साहित्यका विभिन्न विधाहरू छन् ती विधाको पनि आफ्नै छन्द हुन्छ आफ्नै गन्ध हुन्छ त्यही छन्द र सुगन्धलाई पैल्याउनका लागि छन्द पराग यो एउटा विशुद्ध लक्षण शास्त्र हो र यसका लेखक डाक्टर देवी नेपाल यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ डाक्टर साहब म यहाँलाई हार्दिक स्वागत गर्छु हजुर धन्यवाद छन्द पराग निकै चर्चामा छ यतिखेर लौ न एक दिन आउनुहोस् न रेडियोमा यो छन्द पराग के कस्तो छ जे जस्तो छ संसारभरि सुन्ने गरेर बोलौँ भनेर मैले आग्रह गरेको थिएँ धन्यवाद यो अवसर प्रदान गर्नुभएकोमा र प्रत्यक्ष रूपमा प्रिन्ट मिडिया मार्फत अथवा भेटघाट मार्फत सामाजिक सञ्जाल मार्फत त छन्द पराग आ आफ्ना ठाउँमा पुगेकै छ त्यसमा पनि ध्वनि संचारको माध्यमबाट पनि अझै तरङ्गित हुने अवसर यहाँले प्रदान गर्नुभएको छ र म सबैभन्दा पहिला तपाईँ र रेडियो नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु लक्षण शास्त्र भन्नु पर्यो होइन यसलाई हजुर के के कुरा उल्लेख गर्नुभएको छ यो छन्द परागमा यसका सबैभन्दा पहिलो कुरा त कवितामा आवश्यक पर्ने सामग्रीहरू सबै यसमा छन् Mm-hmm. कविताका विभिन्न रूपहरूमा कविताका मूलत पाँचवटा रूपहरू फेला पर्दछन् लघुतम रूप लघु रूप मध्यम रूप वृहत रूप र बृहत्तर रूप एउटा सत्र अक्षरमा तयार हुने हाइकु पनि कविता हो र पढेरै नसकिने एउटा युगिन प्रतिनिधित्व गर्न सक्ने महाभारत पनि कविता हो ती बीचमा पर्ने सम्पूर्ण सामग्रीहरूको सूचना र संरचना यसभित्र आएको छ अनि त्यो भन्दा पनि महत्वपूर्ण पक्ष के हो भने छन्द भन्ने बित्तिकै नेपाली समाजले बुझ्ने गरेको एक किसिमको वार्णिक लय मात्रै थियो वार्णिक छन्द मात्रै हो शार्दुल्यकृत मन्दाक्रान्ता शिखरिणी यस्तै मात्रै छन्द हुन् भन्ने किसिमको जुन दृष्टिकोण थियो त्यो होइन नेपाली समाजमा लेखिएका कविता गीत गजल कविताको संरचनाभित्र जे जे लेखिन्छन् तिनीहरू पाँच तरिकाले लेखिएका छन् पाँचवटा लय छन् त्यसमा ती पाँचवटा लय भनेको वार्णिक छन्द हो जुन संस्कृत परम्पराबाट आयो पिङ्गलले निर्माण गरेका छन्दहरूबाट यहाँसम्म पनि प्रयोग हुँदै आयो मातृक छन्द पिङ्गल छन्द सूत्रबाट नै आयो मातृक छन्द पनि भने लोक छन्द हाम्रो जीवनका अत्यन्तै नजिकमा जोडिएर आएको सन्दर्भ लोक छन्दको लोक छन्दहरू यहाँभित्र समावेश गरेको छु मैले सँगसँगै गजलका बहरहरू गजलका बहरहरू उर्दू फारसीमा प्रयोग भएका गजलका बहरहरू मोतीराम भट्ट सँगसँगै नेपाली गजलमा पनि प्रवेश गरेका छन् तिनीहरू पनि तिनीहरूको पनि संरचनात्मक स्वरूप यहाँ मैले प्रस्तुत गरेको छु अनि सँगसँगै भन्ने गरिन्छ यो त मैले छन्दमा लेखिनँ यो गद्यमा छ यो मेरो गद्य कविता हो भन्ने गरिन्छ तर गद्यभित्र पनि छन्द हुन्छ गद्य कविताभित्र पनि मुक्त छन्द हुन्छ अरू लय आन्तरिक लय हुन्छ अनि अरू छन्द बद्ध छन्द हुन् भने गद्य कविता मुक्त छन्द हो अरू छन्दमा बाह्य संगीत चेतना हुन्छ भने मुक्त छन्दमा आन्तरिक संगीत चेतना हुन्छ त्यसैले गद्य कविता पनि यसरी लय निर्माण गर्न सकिन्छ है भनेर मैले सत्ताइसवटा तरिकाबाट गद्य कविताको लय विधान पनि यसमा प्रस्तुत गरेको छु भने सँगसँगै अङ्ग्रेजी कविताका न्यूनतम त्यहाँ पनि मिटरहरू छन् भने तिनीहरूको पनि न्यूनतम संरचना के हो त प्राचीन महाकाव्यहरू कसरी लेखिए त भनेर अङ्ग्रेजी कविताको लय विधानको बारेमा पनि मैले संक्षेपमा प्रस्तुत गरेको छु यहाँभित्र र सबभन्दा बढी चाहिँ वाणिक छन्दमा नै केन्द्रित रहेको छ छन्द ज्ञानै नभएकाहरूले पनि लेखिराखेका छन् हजुर यो छन्द बुझेकाका लागि पनि सन्दर्भ सामग्री भइहाल्छ सिक्न चाहनेहरूको लागि चाहिँ एउटा पाठशाला पुस्तक होइन यो आ, यो चाहिँ मैले यसलाई तीन पुस्ताका लागि विशेष गरेर तीन पुस्ताकै लागि भन्ने सम्झेको छु सबभन्दा पहिलो सिकारु पुस्ता जसले लयको बारेमा कखरा पनि सिकेको छैन त्यस्तोका लागि पनि मैले सूत्र सूत्रबाट सबभन्दा पहिला लोकलयभित्र अक्षरको सूत्रको आधारमा चार तिन चार तिन गर्दै जाँदाखेरि बालोरी छन्द निर्माण हुने अथवा चार चार चार दुई गर्दै जाँदाखेरि सबै छन्द निर्माण हुने यसो गर्दै सिकारु पुस्ता कखराबाट प्रवेश गर्नेहरूका लागि एउटा प्रवेशद्वार यसलाई मानेको छु भने जो केही मात्रामा लेख्न थालिसकेको छ उसलाई यमाता राजा भान व्याख्या गरिरहनु पर्दैन गणको व्याख्या गरिरहनु पर्दैन तर उसले नयाँ नयाँ छन्दहरूको प्रयोग गर्ने अपेक्षा राख्यो अथवा हिजोसम्म भानुभक्तीय परम्पराबाट खुट्टा काट्दै रसोलाई दीर्घ बनाउँदै बनाउँदै छन्दमा उन्ने परम्परा जुन थियो त्यसलाई एउटा परिष्कृत संरचनामा ल्याउने उद्देश्य कसैले बनायो भने त्यसका लागि पनि यो गुरु ग्रन्थ बन्नेछ भने सिद्ध हस्त कवि जो परिष्कृत लेखिरहनु कविता लेखिरहनु भएको छ उहाँहरूले पनि अझै राम्रा राम्रा कविताहरू कसले लेखेका रहेछन् भनेर खोजी गर्न चाहनुभयो भने ती सामग्री पनि प्राप्त गर्ने गरी तिनै पुस्तालाई कखराको पुस्ता पनि अनि अभ्यासरत पुस्ता पनि र सिद्ध हस्त पुस्ता पनि तिनै पुस्तालाई उपयुक्त होस् भन्ने मेरो सोच रह्यो र त्यही अनुसारका सामग्रीहरू मैले जुटाउने प्रयत्न गरेको छु हरेक व्यक्ति स्वयंमा एउटा पुस्तक हो सिङ्गो पुस्तक हो हजुर ऊभित्र पनि हृदय हुन्छ हजुर लेख्नेहरू त कलमी पहिचान दिएर लेखकका रूपमा अगाडि आउँछन् हजुर जोशी त भावना छ त्यो व्यक्त गर्ने बाटो पाइराखेको हुँदैन नि यसो यसो भयो भने कविता हुन्छ भनेर नबुझ्नेहरू पनि त छन् नि त समाजमा कस्तो लेख्यो भने चाहिँ कविता हुन्छ के भयो भने चाहिँ कविता हुन्छ <clears throat> यो चाहिँ एकदमै राम्रो प्रश्न गर्नुभयो मैले गद्य कविताको लय विधानको संरचनामा एउटा प्रसङ्ग नै त्यहाँ दिएको छु अभिव्यक्ति सोझो भयो सूचना भयो सूचना भयो भने त्यो कविता हुँदैन जस्तै त्यही दिएको सन्दर्भ बाघले स्याललाई मार्यो यहाँ स्यालको सङ्कट परिरहेछ यो सूचना हो बाघले स्याललाई मार्छ तर त्यही कुरालाई अलिकति व्यतिक्रममा ल्याइदिने थोरै व्यतिक्रममा ल्याइदिने बाघले मार्यो स्याललाई यहाँ सङ्कट परिरहेछ स्यालको गर्दा कवितात्मक संरचनामा अलिअलि मोडिन थाल्यो तर पनि अझै सूचना नै छ अझै सूचना नै छ कविताको लेपन कसरी दल्ने अझै सूचना नै छ तर जब त्यसलाई चाहिँ यहाँ बाघ मारिरहेछ स्याल सङ्कट परिरहेछ बाघको मा जाने बित्तिकै त्यो स्याल स्याल होइन होइन त्यो स्याल भनेको चाकरी गर्ने चाप्लुसी गर्ने र अगाडि बढ्ने प्रवृत्ति हो त्यो बाघ भनेको एउटा योग्यता हो दक्षता हो क्षमता हो यस्ता व्यक्तिहरूको यस्ता प्रवृत्तिहरूको विकासले गर्दाखेरि योग्यता दक्षता क्षमता भएका मान्छेहरू पछि परिरहेछन् ध्वन्यात्मक अर्थ त्यहाँनिर आइरहेछ जब एउटा सूचनालाई एउटा सत्यलाई सुक्तिमा रूपान्तरण गर्न सकिन्छ त्यस पछाडि कविता हुन्छ त्यसले त्यही मात्रै अर्थ दिइराखेको छ भने कविता हुँदैन कुनै व्यक्तिले फुललाई फुलको रूपमा मात्रै बुझ्छ भने त्यो कवि होइन फुलभित्र जीवन देख्न सक्छ भने अनि मात्रै ऊ कवि हुन सक्छ पद्यमा लेख्नका लागि त एमता र जवान सलगमा अध्यस्त हुनै पर्यो हजुर हजुर लघु गुरु छुट्याउनै पर्यो हजुर गद्य कविता पनि उत्तिकै छोइने हुन्छन् नि एकदमै जो मातृक छन्दमा लेख्दैनन् गद्यमा सलल्ल बग्छन् हजुर त्यो गद्यमा बग्दाखेरि पनि कुनै कविता कथा जस्तो कुनै कविता निबन्ध जस्तो भइदिन्छ नि हो यो दुर्भाग्य कसरी हुन्छ अब यसमा चाहिँ म अलिकति यो नेपाली कविताको पृष्ठभूमि अथवा पछिल्लो चरणको दृष्टिकोणसँग पनि जोड्न चाहन्छु केही समय अगाडि नै लगभग दुई दशक अगाडि छन्दमा कविता लेख्ने कविहरूले गद्यमा कविता लेख्ने कविहरूलाई कवि नै मानेनन् र गद्यमा कविता लेख्नेहरूले छन्दमा लेख्नेलाई कवि नै मानेनन् गद्यमा लेख्नेहरूले यी त छन्दै हुन् सिलोके हुन् यिनीहरूले गनगन गर्छन् भाषा बिगार्छन् तोडफोड गर्छन् लेग्रो तानेर गाउँछन् कविता भइहाल्छ कविता भइहाल्छ भन्ने आरोप लगाए भने छन्दमा कविता लेख्नेहरूले यी गद्य कविता लेख्नेहरू त टाक्क टुक्का पार्छन् यिनीहरू गद्दु जोड्छन् के के गर्छन् ओर्छन् अनि एउटा अनुच्छेदलाई भाँचकुच पारेर दस ठाउँमा राख्छन् र कविता हो भन्छन् भन्ने आरोप लगाए यी दुइटै अतिवाद थिए यी दुइटै कुरा अतिवाद थिए नेपाली कविताको परम्परामा श्लोक र कवितामा भिन्नता नदेखेसम्म छन्द कवि कवि हुँदैन सिलोक र कवितामा भिन्नता छ भने तपाईँले भनेको अनुच्छेदमा वाक्यमा र कवितामा भिन्नता छ त्यही अनुच्छेदलाई टुक्रा टुक्रा पारेर सूचना दिँदाखेरि कविता बन्दैन आन्तरिक संगीत निर्माण गर्ने विभिन्न तहहरू छन् विभिन्न पक्षहरू छन् मैले त्यहाँ सत्ताइसवटा तरिका भनेको छु तिनीहरू भित्रबाट कुनैमा शब्दको संयोजनबाट होला ध्वन्यात्मक अनुप्रासबाट होला कुनैमा भाषिक विचलनबाट होला कुनैमा भाषिक व्यतिक्रमबाट होला कुनैमा चक्रिय घुमाइबाट निर्माण गरिएला लय विधान तर एउटा अनुच्छेदलाई दुईटा तिनवटा पदावली उच्चारण गर्दै स्याहा स्या गर्दै रोक्दै प्रस्तुत गर्दा कविता चाहिँ हुँदैन कविता हुने शक्ति छुट्टै छ त्यो चाहिँ गद्य कवितामा भाषिक चमत्कारले लय निर्माण गर्छ पद्य कवितामा गणको सूत्रभित्र हालिएको भाषाले कविता निर्माण गर्छ तर छन्दमा उनेको सूचना छन्दमा उनेको भाषा कविता होइन त्यो सिलोको गद्यमा लेखिएको अनुच्छेद कविता होइन त्यो पनि एउटा प्रतिवेदन हो सूचना हो समाचार हो कवितालाई बनाउनका लागि चाहिँ चाहे आन्तरिक होस् चाहे बाह्य होस् आन्तरिक झङ्कार चाहिँ आउनै पर्छ हृदयमा गुन्जन चाहिँ आउनै पर्छ अनि मात्रै कविता हुन्छ छन्द पराग योभन्दा अगाडि पनि ल्याउनु भएको थियो हजुर पहिलाको र अहिलेकोमा फरक चाहिँ के छ थप कुरा चाहिँ के छन् थप कुरा भन्दा पनि धेरै कुराहरू चाहिँ अहिलेकोमा आएका छन् पहिला एक पेजको छन्द पराग थियो त्यो सामान्य सूचना थियो तर त्यहाँ पनि त्यो समयमा पनि धेरैभन्दा धेरैका लागि लाभदायक भएको सन्दर्भ मैले पछिल्लो चरणमा प्रतिक्रियाहरूमा पनि राखेको छु अहिले साढे तिन छ अहिले तिन सय अडसठी पृष्ठको छ अहिले त्यतिखेर एक सय अठाइस पेजको थियो त्यहाँ मैले एक सय साठीवटा छन्द वार्णिक छन्द एक सय साठीवटाको चर्चा गरेको थिएँ अनि मातृक लोक र बहर गरेर दुई सय दसवटा छन्दको चर्चा मैले त्यतिखेर गरेको थिएँ त्यतिखेर गद्य कविताको लय विधान राखेको थिइनँ मैले अङ्ग्रेजी कविताको लय विधान राखेको थिइनँ अनि फारसी बहरको पनि मैले एकमुष्ट सोलो डोलोमा राखेको थिएँ तर अहिले आएर त्यसलाई मैले सैद्धान्तिक रूप दिएको छु त्यसका प्रकारहरूसहित मैले अहिले राखेको छु भने कविताको संरचना पहिलेकोमा थिएन अहिले मैले कविताको संरचनाभित्र पर्ने हाइकु ताङ्का सेदोका छोक एक्लाइने कविता मुक्तक अनि यो अब भोजपुरी साहित्यमा प्रचलित अब दोहा अल्वा सोराठा पूर्वी यिनीहरूको संरचनात्मक स्वरूप के हो त्यो समेत यसमा मैले दिएको छु अनि पछिल्लो चरणमा केही युवा पुस्ताहरूले केसरा आन्दोलन सुरु गरे केसरा भने सिन्धुपाल्चोकतिरबाट फाँचल भनियो खिचडी भनियो यिनीहरू के हुन् त यिनीहरूको पनि संरचना मैले यसमा दिएको छु आजसम्म नेपाली कवितामा कविता भनेर ज जसले जुन जुन प्रयोग गरेका छन् ती प्रयोगहरूको संरचना सहित ती प्रयोगताहरूले कुन उद्देश्यले आफ्नो घोषणा पत्रमा के लेखेका छन् त्यो सहित उल्लेख गरेर मैले अगाडि ल्याएको छु त्यसैले पहिलेको सामग्री भन्दा यसमा धेरै सामग्रीहरू आएका छन् अर्को कुरा त्यतिखेर मैले एक सय साठीवटा वार्णिक छन्दको सिद्धान्त बनाउँदाखेरि असीवटा त मैले उदाहरण आफै लेख्नु परेको थियो असीवटा मात्रै अरूले प्रयोग गरेका थिए अहिले मैले दुई सय साठीवटा त्यसमा ट्याक्कै एक सयवटा छन्द थपेको छु मैले दुई सय साठीवटा छन्द थप्दाखेरि दुई सयवटा त्यतिखेर साठीवटा प्रयोग गरेको दस वर्षभित्रमा दुई सयवटा छन्दको प्रयोग त नेपाली कविहरूले गरिसकेका छन् र ती प्रयोगका नाममा प्रयोग मात्रै पनि छैनन् कवित्वको दृष्टिकोणले पनि मैले हेरेको छु र जबरजस्ती छन्द प्रयोग गरिएका कुनै पनि मैले उदाहरणको रूपमा राखेको छैन र त्यतिखेर मैले एक सय लगभग कविहरूलाई यहाँभित्र समावेश गरेको थिएँ भने अहिले सम्पूर्ण गणना गर्दा पाँच सय भन्दा माथि कविहरू यहाँभित्र छन् एउटै कृतिभित्र यति कविहरूलाई एकै ठाउँमा प्रयोग गर्नु यो फुटकर रचना यहाँ उदाहरण गर्नु उदाहरण गरेको छु उदाहरणको रूपमा उदाहरणको रूपमा मैले यसलाई कसरी प्रस्तुत गरेँ भने जस्तै शिखरिणी छन्द भनियो शिखरिणी छन्दको लक्षण बनाइयो नेपालीमा रसै रुद्रै छिन्न यमन सवालाग शिखरिणी जस्तो संस्कृतको रूप थियो भने छपुक दहीमा रोक्ने यमन सवालाग शिखरिणी गरेर नेपालीकरण गरेर बनाइयो अनि त्यसमा भनियो य म न स भ लघु र गुरुले शिखरिणी छन्द बन्छ यो सत्र अक्षरको हुन्छ यसको छ अक्षरमा विश्राम हुन्छ यो छन्द करुण रसको भावमा बढी सुहाउँछ प्रत्येकको मैले भाव पनि लेखिदिएको छु कुन छन्द कुन भावमा सुहाउँछ त्यस पछाडि यसमा यसरी रचना गर्न सकिन्छ भनेर मैले य म न स भ लघु गुरु राखेर रा, अनि त्यहाँनिर धर्का तान्दै तान्दै तान्दै एउटा श्लोक मैले त्यसरी लेखिदिएको छु यो छन्द परागका विषयमा बोलिराख्दाखेरि एउटा सहयोगी सन्दर्भ के हुन सक्छ भने कतिपय नयाँ सिकारु भाइ बहिनीहरूले चाहिँ सोह्र अक्षरी सत्र अक्षरी उन्नाइस अक्षरी छन्दका जुन स्वरूपहरू छन् नि हजुर उनीहरूले अक्षर गनेर कविता लेखिराखेका हुन्छन् हजुर कुन अक्षरले कुन मात्रा लिन्छ त्यसको आयतन कति हो भनेर नबुझिकन अक्षर मात्रै लेखेर मैले छन्दमा लेखे भनेर सुनाउनेहरू पनि भेटिन्छन् हजुर हो त्यस्तालाई चाहिँ के हो के भन्नु त्यो त्यो चाहिँ दुइटै पक्ष छ जस्तै शास्त्रीय छन्दमा हामी जान्छौँ भने अक्षर मात्रै लघु गुरु ख्याल गर्नुहुन्न हामी शास्त्रीय छन्दमा जान्छौँ वार्णिक छन्दमा मात्रिक छन्दमा जान्छौँ भने अक्षर गणनाले पुग्दैन त्यहाँ चाहिँ त्यहाँ चाहिँ गणको साँचोभित्र शब्दहरू र भाव सँगसँगै हाल्नै पर्छ अक्षर गर्ने ठाउँ पनि छ नि त लोकछन्द छ नि त लोकछन्दमा हामीले कलम गण भने पनि हुन्छ नेपाली हामी भने पनि त हुन्छ नि कलम गण भन्दाखेरि जम्मै रसोइ रसोइ अक्षर छन् नेपाली हामी भन्दा जम्मै दीर्घै दीर्घ अक्षर छन् लोक छ नि त त्यहाँनिर <clears throat> लोक छन्दलाई प्रयोग गर्न सकिन्छ तर भाणी छन्दमा हामी जान्छौँ भने चाहिँ त्यो अक्षर मात्रै गनेर सत्र अक्षर हुने बित्तिकै शिखरिणी छन्द भयो उन्नाइस अक्षर हुने बित्तिकै शार्दुल छन्द भयो भनेर चाहिँ हुँदैन अनि मैले अघि भन्दै थिएँ त्यो प्रयोगको तरिका भनिसके पछाडि यस छन्दमा नेपाली कविहरूले कविहरूले यसरी कविता लेखेका छन् भनेर बढीमा पाँचवटा श्लोकसम्म मैले आदर्श कविताहरू उदाहरणको रूपमा यहाँ प्रस्तुत गरेको छु कविताको रूप स्वरूप आदि इत्यादि पनि छन् नि हजुर यो छन्द भित्र पनि छ नि होइन हजुर मैले अघि पनि अलिकति सूचना गरेको छु कविताका सत्र अक्षरको हाइकुदेखि महाभारतसम्मका रूपहरूमा पाँचवटा रूप पर्छन् त्यसमा लघुतम रूप कविताको लघुतम रूपभित्र सत्र अक्षरको हाइकु अघि मैले चर्चा गरिहालेँ ताङ्का सेदोका छोक छोक भनेको छोटो कविता भनिएको जुन हाइकुभित्र पनि हाइकुको नियमभित्र पनि छैन मुक्तकको नियमभित्र पनि छैन त्यस्तो छोटो कवितालाई छोक भनेर एउटा सूत्रमा प्रयोग गर्ने चलन छ अर्को एलाक जुन एक्लाइने कविता भनेर इलामबाट आन्दोलनकै रूपमा आयो त्यो पनि कविताको सबभन्दा सानो रूप थियो मुक्तक मुक्तक त नेपाली कवितामा प्रयोग भएको सबभन्दा सानो रूप हो त्यसको न्यूनतम संरचना मैले चार हरबको यहाँ दिएको छु अनि अधिकतम आठ हरबसम्म मुक्तक विस्तार हुन सक्छ त्यो संस्कृत परम्पराले भनेको कुरा हो त्यसलाई अहिले अहिले चाहिँ हाम्रो नेपाली संरचना चाहिँ चार हरफ हुने हो र एएबीए संरचना पहिलोमा दोस्रोमा अनुप्रास हुनुपर्ने तेस्रो स्वतन्त्र हुनुपर्ने र चौथोमा अनुप्रास हुनुपर्ने त्यो सन्दर्भ रुवायात उमर खयामदेखि नेपाली समाजसम्म पनि आइपुगेको रुवायात त्यसपछि लोकपद्य हाम्रो जीवनमा अत्यन्तै बढी लोकप्रिय पद्यहरू छन् जो विवाह व्रतबन्धमा गाउँघरमा बुढापाकाहरूले गाउने गर्दछन् जुन कुनै छन्दको लयमा हुन्छ तर छन्द मिलेको हुँदैन अनि कवितहरू कवित त्यो कवित परम्परा छ एउटा कतिपय कवितहरू अश्लीलतासँग पनि जोडिएर आएका छन् भने कतिपय शिष्टतासँग पनि जोडिएर आएका छन् सँगसँगै कुट पद्यहरू छन् एउटाले अर्कोलाई एकदम घुमौरो प्रश्न राख्ने त्यसले उत्तर दिने ती कुटपद्यहरू पनि कविताको लघुतम रूपमा छन् सायरी उर्दू परम्पराको कविता परम्परा हो अब उर्दूमा चाहिँ कविता नै सायरी हो तर सायरी भनेर यता आउँदाखेरि चाहिँ दुई हरफमा चोटिलो तरिकाले प्रस्तुत गर्ने कुरालाई सायरी भनिएको छ त्यस्तै दोहा सोरठा चौपाई आल्वा पुरवी यिनीहरू चाहिँ भोजपुरी साहित्यमा भोजपुरी साहित्यमा बढीभन्दा बढी प्रचलित र मैथिली साहित्यमा बढीभन्दा बढी प्रचलित यिनीहरू नेपालीमा पनि लेखिएका छन् भनेर उदाहरणसहित मैले प्रस्तुत गरेको छु भने केसरा खिचडी यिनीहरू पछिल्लो चरणमा एउटा प्रयोगको रूपमा आएका सामग्रीहरू हुन् यहाँभित्र अठारवटा रूप लघुतम रूपका नेपालीमा प्रयोग भएका छन् है भनेर मैले यहाँ प्रस्तुत गरेको छु भने लघु रूपमा फुटकर कविताको संरचना त आफ्नै ठाउँमा छँदैछ आठ अरबभन्दा माथिका संरचनाहरू अनि गजल गजलको सम्पूर्ण संरचनात्मक स्वरूप मैले यसपालि अघिल्लो खण्डमा नै दिएको छु त्यहाँ रदीप काफियाको भूमिका के हुन्छ भनेर अनि गीत र गजलमा र कवितामा भिन्नता के हो गीत शैलीको गजल गजल शैलीको गीत भन्ने चलन छ त्यो होइन गीत गीतै हो गजल गजल नै हो आफ्नै संरचना छ भने फाँचल भनेर सिन्धुपाल्चोकबाट सुरु गरेको एउटा अभियान छ कस्तो त्यो फाँचल भने चाहिँ के रहेछ यो चाहिँ प्रत्येक दुई दुई हरफलाई स्वतन्त्र रूपमा गजलको रूपमा प्रयोग गर्दा रहेछन् अनि अन्तिमका दुईटा जसलाई हामी गजलको भाषामा मक्ता भन्छौ त्यो मक्तामा गइसकेपछि अगाडिको मतलाको कुरालाई लगेर पछाडिबाट पुष्टि गरेर राखिँदो रहेछ अनुप्रासको स्वतन्त्रता यसमा दिएको हुँदो रहेछ त्यो कुरालाई प्रयोगको रूपमा ल्याइयो मैले यसमा समावेश गरेको छु यो पनि यसरी पनि आएको छ है भनेर अनि मध्यम रूपमा दुईटा कुरा दुईटा कुरालाई मैले यहाँ प्रस्तुत गरेको छु एउटा खण्डकाव्य एउटा लामो कविता पूर्वीय संस्कृत परम्पराबाट खण्डकाव्य लेखियो भने अङ्ग्रेजी परम्पराबाट लामो कविता लेखियो यी दुइटै सन्दर्भहरू छन् माधव घिमिरेको गौरी र मोहन कोइरालाको गंगा प्रवास दुइटै संरचनात्मक रूपमा मध्यम रूप हुन् तर प्रस्तुति फरक छ अनि यिनीहरूको बीचको भिन्नता के हो यिनीहरूको वैशिष्ट्य के हो भन्ने कुरालाई पनि मैले यहाँ राखेको छु भने वृहत रूपमा ललित महाकाव्यहरू छन् जो नेपाली परम्परामा लेखिएका संस्कृत परम्परामा लेखिएका ललित महाकाव्यहरू देवकोटाका महाकाव्यहरू यी सबै ललित महाकाव्यभित्र छन् भने वृहत्तर रूपमा चारवटा छन् विश्वमा संस्कृतका रामायण र महाभारत अङ्ग्रेजीका इलियड र ओडिसी यिनीहरूको संरचना के हुन्छ के हुँदा चाहिँ बृहत्तर रूप हुन्छ त आकारको दृष्टिकोणले त नेपालीमा पनि बृहत्तर महाकाव्यहरू लेखिएका छन् तर युगेन प्रतिनिधित्वको दृष्टिकोणले गर्दा त्यो संरचनासम्म पुग्न हामीले बाँकी नै छ भन्ने सन्दर्भहरू पनि यहाँभित्र आएका छन् यसरी कविताका सम्पूर्ण रूपहरूलाई चिनाइसकेपछि अनि यो कविता अब यसरी अगाडि बढ्छ यी छन्दहरूमा जान्छ भनेर पाँचवटा छन्दका मूल रूपहरू दिएर त्यहाँभित्र कविता बनाउने तरिका दिएको छ छन्दमा लेख्ने बित्तिकै पनि कविता बनिहाल्दैन जस्तो एउटा तरिका सुनाउनुहोस् त मैले यही भित्र यही भित्र प्रस्तुत गरेको कुरा यो के गर्दा कविता हुन्छ र के गर्दा कविता हुँदैन भन्ने सन्दर्भको श्लोक नै म यहाँ प्रस्तुत गर्छु सुनौ त जस्तै एउटा परिवेश छ एउटा भिखारी बाटामा बसेको छ माग्दैछ उसलाई हेरेर एउटा कविले कविता लेख्दैछ होइन पहिलोचोटि एउटा कविले के लेख्यो भने एउटा माग्ने घर नजिक नै बस्दथ्यो माग्नलाई भोकै तिर्खै कति दिन भिते हेर्न मान्दैन कोही रित्तो थाली पनि नजिकमा देखियो टल्किएको जहिले एउटा कवि छ उसकै काव्य लेख्दै गरेको यो मन्दाक्रान्त छन्दमा छ छन्द गद्दोष दोष काहीँ पनि छैन यहाँ रसोला दीर्घ पनि पारा छैन खुट्टा काटेको पनि छैन केही पनि छैन तर यो कविता होइन यो सूचना सूचना हो यो सूचना यो कविता होइन यसलाई कविता कसरी बनाउने त यही कुरालाई कविता कसरी बनाउने त भन्दा दृश्य त्यही हो दृश्य त्यही हो दृश्य त्यही यसलाई कविता यसरी बनाउने अब त्यो मगन्ते छ भोको छ होइन पीडित छ भनेदेखि त त्यहाँ संवेदना जागृत गराउनु पर्यो नि त अब यसरी गराउने दन्क्यो आगो उदर तलमा बग्न सक्दैन पानी खोला नाला पनि नजिकका बन्न लागे खरानी रित्तो थाली अब नजिकको ढाल के बन्न सक्छ नाङ्गो धरती कुन रसिकले वस्त्रले छोप्न सक्छ सुन्दर एउटा रसिक कवि कुरो त्यही हो होइन एउटा रसिक कविले उसले कविता लेखेको भरमा उसको नाङ्गो आङ छोपिन्छ त भन्ने कुरालाई नाङ्गो धरती कुन रसिकाले वस्त्रले छोप्न सक्छ यो संवेदनशीलता भित्रसम्म छुन सक्ने अवस्था आएन भने त्यो कविता हुँदैन अनि हाम्रो परम्परागत रूपमा नेपाली कविता परम्परामा के गरियो भने पारसमणि प्रधानको एउटा कविताको परिभाषा छ कवि कविता होस् कविता कवि होस् कविता तब पो हुन्छ शब्द थुपारी कन के हुन्छ भाव भए पो हुन्छ यो कुरालाई हामीले कसरी व्याख्या गर्यौँ त भन्दा कवितामा दिइएको कविताको परिभाषा भन्यौँ यो गलत थियो यो कवितामा दिएको कविताको परिभाषा होइन यो लयमा दिएको कविताको परिभाषा हो यो आफै कविता होइन यसले अपेक्षा गरेको रूप चाहिँ कविता हो यो आफै त कविता होइन यसले त एउटा सिद्धान्त निर्माण छ त्यसैले संस्कृत छन्दमा विज्ञान लेखियो छन्दमा गणित लेखियो राजनीति लेखियो ती कविता थिएनन् तिनीहरू श्लोक थिए अनि के भनियो हाम्रो हाम्रै समाजमा पनि भने एउटा नुनको विज्ञापन छ मैले एक किताबभित्रै राखेको छु सुमधुर नुन आयो स्वस्थ आयो डिनयुक्त नियमित यसलाई नै गरौँ है प्रयुक्त हलकिन शिशुलाई गर्भिणी मातृवर्ग हरुकन छ गुनिलो स्वस्थकारी अपूर्व यो सिखरिणी छन्दमा छ तर यो आफै कविता त होइन नि त होइन होइन यसले बढी सूचना बोकेको छ सूचना बोकेको छ यो आफै कविता होइन विज्ञापनको रूपमा बजेको छ यो होइन यसलाई भनियो कवितामा नुनको विज्ञापन भनेर भनियो कवितामा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 तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारलाई अलिकति पृथक किसिमले प्रस्तुत गरिराखेका छौ लक्षण शास्त्रका विषयमा उद्गारको हातमा छ छन्द पराग र यसका लेखक हुनुहुन्छ भाषा शिल्पी हुनुहुन्छ डाक्टर देवी नेपाल यहाँ राष्ट्रकविका केही हरफहरू यहाँ भनाईको रूपमा पनि उहाँले राख्नु भएको छ मलाई विश्वास छ देवी नेपाल आफू त कवि भइसक्नु भएको छ अब यस छन्द पराग कृतिबाट अरू पनि धेरैलाई उहाँले कवि बनाउनु हुनेछ भनेर उहाँले पनि लेख्नु भएको छ जस्तो एउटा माग्नेको दृश्य दिनुभयो नि हजुर यसो भयो भने चाहिँ कविता हुन्छ अहिलेको खाँचो भनेको अहिलेको आवश्यकता भनेको यही नै हो जस्तो लाग्छ मलाई पनि अहिलेको आवश्यकता यहाँले भन्नुभयो अहिलेको आवश्यकता वर्णन होइन अहिलेको आवश्यकता भावुकता होइन अहिलेको आवश्यकता फुललाई फुल मात्रै देख्ने होइन हिमाललाई हिमाल मात्रै देख्ने होइन फुलभित्र लुकेको जीवनका सौन्दर्य र कुरूपताहरू अनि हिमालभित्र लुकेको कठोरता हिमालभित्र लुकेका समस्याहरू र जीवनका विविध पक्षहरूलाई हामीले कवितामा बोल्न सकेनौ भने चाहे त्यो गद्य कविता होस् चाहे त्यो पद्य कविता होस् युग बोल्न सक्दैन भने अबको कवि चाहिँ बाँच्दैन जस्तो मलाई लाग्छ केही वर्ष अगाडिसम्म छन्द संकटमा पर्यो भनेर छन्द अभियान पनि चालिएको थियो कि त्यतिखेर भने जस्तो अहिले त्यस्तै छ यो चाहिँ यत्तिकै संकटमा पर्यो पर्यो पर्यो पर्यो भन्दा भन्दै नै यो अगाडि उठेर गए जस्तो मलाई चाहिँ लाग्छ र अघि मैले अलिकति संकेत गरेँ एउटा संकट चाहिँ के पनि आएको हो भने हामीले आफूलाई विश्वास गर्न नसकेर हो या हामीले छन्द कविताभित्र युगलाई प्रस्तुत गर्न नसकेर हो छन्दमा कविता लेख्ने मान्छेहरू केही समय चाहिँ छायामा परेको अवस्था देखा परेको हो जतिखेर मैले अघिको दुईटा अतिवाद भने हो त्यो दुईटा अतिवादी चरणमा त्यो देखा परेको हो तर अहिले आएर हेर्ने हो भने त्यो स्थिति छैन अहिलेको प्रत्येक श्रोताले चाहे गद्यमा होस् चाहे पद्यमा होस् कविता खोजिरहेको छ कविता दिन सकिन्छ म छन्दमा खेल्न सक्छु मैले छन्दमा लेख्ने हो म गद्यमा प्रयत्न गरेर अनुच्छेद सिर्जना गर्छु भने मैले गद्यमा प्रयास गर्नु हुँदैन र जो गद्यमा लेख्ने कविले देवी नेपालले चाहिँ यसरी राम्ररी लयमा वाचन गर्दा कविता हुन्छ भने म पनि लेख्नु पर्यो भनेर बल गर्दा त्यो सिलोक बन्छ भने त्यो गर्नु हुँदैन यही किताबभित्र पनि भनेको छु माधव घिमिरे एउटा शिखर हुन् भने अर्को शिखर भूपी शेर्चन हुन् माधव घिमिरेले भूपी शेरचनको त्यो सुक्तिपूर्ण गद्यको प्रयास गर्दा हुँदैन माधव घिमिरेको सुक्तिपूर्ण पद्यको प्रयास भूपी शेरचनले गर्दा हुँदैन माधव घिमिरे भूपी शेरचन बन्न सक्दैनन् भूपी शेरचन माधव घिमिरे बन्न सक्दैनन् तर यी दुइटै सगरमाथा हुन् नेपाली कविता परम्पराका सगरमाथा हुन् त्यो सगरमाथाको निर्माण कसरी भयो त भन्दा लयले निर्माण गरेको होइन उनीहरूलाई कवित्वले निर्माण गरेको त्यसैले कवित्वमा नै जानुपर्छ अनि मात्रै हामी बाँच्न सक्छौ भन्ने मलाई लाग्छ म जेमा पोखिन सक्छु त्यहीमा पोखिने हो सकिँदैन गद्यमा पोखिन सकिँदैन मजाले भने पद्यमा जाने शास्त्रीय छन्दमा सकिँदैन भने लोकलयमा जाने लोकलयमा सकिँदैन भने गद्यमा जाने तर त्यहाँभित्र पनि सङ्गीत निर्माण गर्न सक्ने त्यो तरिकाले साधना त गर्नै पर्छ साधनाविहीन सिर्जना चाहिँ अबको युगले सजिलै स्वीकार्न सक्दैन उद्गारको आधा घण्टाको बसाइ हो आधा घण्टा हुनै लागेको छ आज घर देश परदेश जतासुकै कवि र भाषाशास्त्री भनौँ न अब एउटा यति गहकिलो लक्षण ग्रन्थ लिएर आउनुभएको छ डाक्टर देवी नेपाल हुनुहुन्छ घर देश परदेशका सबै उद्घारका श्रोताहरूलाई केही त भन्नु छ नि <laughs> मैले धेरै कुरा त छन्द परागका सन्दर्भबाट नै भनिसकेको छु मौलिक सिर्जना वाचन गर्न लाइन मैले ठिक छ मैले त्यसलाई पनि मौलिक नै माने किनभने मैले यसो गर्दा कविता हुन्छ यसो गर्दा हुँदैन भनेर पनि त्यो मैले नै आफै सिर्जना गरेको हुनाले गर्दा त्यो त्यो नमुना मैले प्रस्तुत गरेँ त्यसैलाई मैले आजको सिर्जना सम्झेको छु भने अब म सम्पूर्ण मेरा श्रोताहरू अथवा मलाई मन पराउने श्रोताहरू जतिले मलाई विभिन्न माध्यमबाट प्रतिक्रियाहरू दिइराख्नु भएको छ मैले चालिसजना भन्दा बढी यसका उपयोग उपयोगकर्ताहरूको प्रतिक्रिया प्रत्यक्ष जस्ताको तस्तै राखेको छु यहाँभित्र मैले यति मात्रै भन्न चाहेको छु हामी सिर्जनाको बाटोमा लाग्छौ भने लामो साधना दृढ संकल्प अथक समर्पण यी कुराहरूलाई चाहिँ हामीले बिर्सनु हुँदैन मैले कविता लेख्न थालेको एक वर्ष भइसक्यो खोइ कसैले चिन्दैन भनेको भरमा चाहिँ हामी कवि हुन सक्दैनौ निरन्तर साधना गरिरहँदाखेरि मात्रै हामी एउटा सुन्दर सिर्जना बन्न सक्छौ भन्ने मलाई लाग्छ एउटा शालिग्राम सुरुमा हामीले कालीगण्डकी कविताबाट नै सुरु गरेका थियौँ एउटा शालिग्राम कालीगङ्गा भन न कसरी कुन्द छेउ शालिग्राम त्यहाँ छ निकै लामो यात्रा गरेर ढुङ्गाहरूमा ठक्कर खाँदा खाँदा खाँदा खाँदा चिल्लो भनेको हो भने हाम्रो सिर्जना पनि शालिग्राम जस्तै भन्नुपर्छ भन्ने मलाई लाग्छ श्रोताहरू आजको उद्गारमा रहनुभयो बहुविधाका प्रतिभा भाषा शास्त्री डाक्टर देवी नेपाल छन्दपराको न्युमा आधा घण्टाको बसाई हामीले पूरा गरिसकेका छौं प्राविधिक साथी राधिका ओझालाई धेरै धेरै धन्यवाद दिँदै यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार